नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप रूपमा नियमित प्रोग्राम जस्ट फर एनसीमा तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छौ प्राविधिक कक्षमा हुनुहुन्छ राज्य र तपाईँकै आफ्नै मित्र म सुचिता उपस्थित भइसकेकी छु प्रोग्राम जस्ट फर एनसीमा र रेगुलर आउने गर्दछ प्रोग्राम जस्ट फर एनसी आज यो सोमबारको बसाइमा भने तपाईँलाई साथ दिनको लागि म उपस्थित भइसकेकी छु र प्रोग्राम जस्ट फर एनसीमा हामीले कहिलेकाहीँ श्रोताहरूको प्रतिभालाई लिने गर्दछौं भने कहिले समसामिक विषयवस्तुमा रहेर कुराकानी गर्ने गर्दछौं र कहिले जस्ट रमाइलो मात्र कुराकानी गरेर तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश दिन सक्नुहुन्छ आज पनि जस्ट रमाइलो कुराकानी गरेर तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश दिन सक्नुहुन्छ प्रोग्राम जस्ट फर एनसीमा त्यसको लागि हाम्रो प्रोग्राम प्रोग्राम जस्ट फर एनसीमा आउनको लागि स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ सुन्ना छ फोना पाँच त्रिसठी तीन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तीन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौं तपाईँ आउँदै गर्नुहोला आज भने आज साउन महिनाको पहिलो सोमबार हिन्दू धर्मावलम्बीहरू शिव मन्दिरहरूमा पूजा आराधना गरी मनाइरहेका छन् र तपाईँ पनि व्रत बसिरहनु भएको होला यस्तै कुराकानी गर्छौं आज भने हामी तपाईँ आउनुहोस् त्यसको लागि हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौं शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ र यति बेला प्रोग्राम जसपर एनसीमा सुरुवात गर्न चाहन्छ एउटा निकै नै मिठो साङ्गीतिक आवाजबाट लाग्यो हेरन मन छौ तिमी किन बोलन यो मन ताले केही भन्दैछ व्यवहार तिम्रो आज अर्कै छ यो मन ताले केही भन्दैछ व्यवहार तिम्रो आज अर्कै छ के भयो तिमी भन न छौ तिमी किन बोलन यो सास ढल्न लाग्यो हेर न मन छौ तिमी किन बोलन यो मन ताले केही भन्दैछ व्यवहार तिम्रो आज छ यो मन तारे केही भन्दैछ व्यवहार तिम्रो आज अर्कै छ के भयो तिमी बनना बनना यो सास लाग्यो हेर न निकै नै रमाइलो साङ्गीतिक आवाजपछि पुनः स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर इन्सुईमा तपाईँ यति बेला सुनिरहनु भएको छ प्रोग्राम जस्ट फर र रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहज त्यस्तै इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वको जुनसुकै कुनामा रहेर पनि तपाईँ यति बेला सुनिरहनु भएको छ प्रोग्राम जस्ट फर एनजी र तपाईँ यदि प्रोग्राम जस्ट फर इन्जुईमा सहभागी भन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौं शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ जस्ट रमाइलो कुराकानी र तपाईँले तपाईँको आफन्तसनलाई यानि सम्झना अनि सन्देश दिन सक्नुहुन्छ र प्रोग्राम जस्ट फर एनसी हरेक दिन आउने गर्दछ र यो सोमबारको बसाइमा भने तपाईँलाई साथ दिनको लागि म उपस्थित भएकी छु र तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर एनसीमा र यति बेला भने कोही मित्र आउनु भएको छ भनेर हाम्रो राशिले इसारा गर्नुभएको छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हेलो हेलो हेलो हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर ऋषि अधिकारी भण्डाराबाट हजुर अझै तनौतिर के कता <laughs> धादिङतिर जानु भएको होइन धादिङ होइन हजुर तनौ ए तनौ थियो कस्तो कन्फ्युज भएको कि अनि हजुरले बिर्सिनु भएको होला <laughs> होइन दुइटै जिल्लाको नाम लिएँ नि त मैले त हजुर अनि यति चितवनतिरै हो हजुर चितवनतिरै हो हजुर भण्डारातिरै हो हजुर अनि के छ त नयाँ नौलो नयाँ नौलो एकदमै ठिकै छ हजुर भर्खर खानासाना खाएर बसेको हजुर अनि खाना खाएर बस्नु भएको ए अनि किन खाना खाएको भन्नुभएको त व्रतको दिन पनि खाना होइन अरू खायो खानाको ठाउँमा ए फलफुल फलारहरू खानुभयो हजुर हजुर कति छिट्टै खानु भएको त अनि आज चाहिँ श्रावण महिनाको पहिलो सोमबार व्रत बस्दै हुनुहुन्छ अनि मन्दिरमा जानुभयो कि घरमै पूजा गर्नुभएको मन्दिर गएर आएको हजुर मन्दिर अनि गरे मन्दिरमा गरे चाहिँ के माग्नु भयो त मैले केही पनि मागेन मैले त नमस्कार गरेर फर्केर आएँ नमस्कार मात्र गरेर फर्केर आउनुभयो हजुर हजुर ए होइन त्यही नै माग्न त माग्नुभयो ऋषिजीले तर भन्न चाहिँ हुँदैन अरे नि त आफूले मागेको त्यही भएर नभन्नुभयो होला हो हो माग्न त माग्यो भन्ने बित्तिकै नपाइने भएर नमाग्यो ए भन्दा बित्तिकै त कहाँ पाइन्छ त नि यसो धैर्य गर्नुपर्छ अनि भगवान्ले मागेपछि <laughs> पुऱ्याइदिनुहुन्छ होला नि है खै पोहोर पनि व्रत बसेको पाइएन <laughs> हो र बिस्तारै बिस्तारै होला नि हाततिर कहाँ हुन्छ त नि है त्यो त हो अनि के गर्नुहुन्छ अरू अरू त यतिकै बस्ने घुम्ने खाने हजुर हजुर बस्ने खाने घुम्ने अनि धेरै बस्नु भयो नि त चितवनतिर तनहुतिर चाहिँ कहिले फर्कने अझै बस्यो एक वर्ष जति एक वर्ष जति भनेपछि कामको सिलसिलाले भन्नुभयो है हजुर हजुर अनि अरू सुनाउनु अरू एकदमै ठिक छ हजुर हजुरहरूको भन्नुहोस् हाम्रो पनि एकदम ठिक छ यस्तै हो हजुरले त व्रत बोक्नु भएन होला म नि बसेको नि व्रत हजुरले चाहिँ के माग्नु भयो <laughs> म त मन्दिरमै गएन घरमै पूजा गरेको भयो भने घरमा त भगवान् भइहाल्नुहुन्छ नि घरमा जता पनि मन्दिर जता पनि पूजा गरेपछि भगवान् जहाँ पनि हुनुहुन्छ है हजुर ल सम्झना अनि सन्देश दिन सक्नुहुन्छ ऋषिजी हजुर सबै इन्टिरियर्स लिएर बस्नुभएको सबैजनालाई सबैजनालाई ऋषि अधिकारी भनेर चिन्ने हजुर चिन्ने नचिन्ने सबैजनालाई अनि आज सोमबार व्रत बस्नु भएको सबैजनालाई सबैजनालाई के भन्नुहुन्छ त व्रत बस्नेलाई सबै कुरा माग्नु भन्छ <laughs> सबै धेरै कुरा माग्यो भने त पुग्दैन अरे नि होइन धेरै कुरामा एउटा मात्रै माग्यो भने पुग्दैन नि त कहिले हो त तपाईँले पोहोर पनि मागेको पुगेन त्यही भएर फेरि बसेको भन्नुभयो <laughs> धेरै मागेको भएर नपुगे होला नि है एउटा दुइटा त पुगे होला मागेको आउँदै गर्नु होला प्रोग्राम जस्ट फर इन्सेमा ऋषिजी निकै रमाइलो कुराकानी भयो अहिले भने हामी छुट्टिन्छौँ है त नमस्कार नमस्कार ऋषि अधिकारी हुनुहुन्थ्यो भण्डराबाट निकै रमाइलो अनि लामो कुराकानी भयो उहाँसँग तपाईँ पनि यस्तै कुराकानी गर्न चाहनुहुन्छ भने आउनुहोस् हाम्रो प्रोग्राम जस्ट फर एनसीमा र स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ र यति बेला भने राज्यले इसार गर्नुभएको छ एउटा फेरि साङ्गीतिक आवाजलाई जोड्नुपर्छ भनेर मनोरञ्जनका लागि सुन्नु हजुर रेडियो अर्पण सुन्नु हजुर छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्स जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep freeze washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश्च होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम नपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे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 नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ पार्लर सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्रीहरूका लागि एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडिज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnanagar दुई दुई बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेशन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar sector आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यु साइनिङ एजुकेसन सेन्टर खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमान यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी आउन लाग्यो चाडबाड कविज्यू बढ्यो मनको चाहना भनिदिनुहोस् न कहाँ किन्ने होला सुन चाँदीका गहना चाहिए गहना छनी हरे कृष्ण हरे राम सुनचाँदीको पसल आकर्षक डिजाइन विश्वासिलो नाम रहेछ साह्रै असल हामी कहाँ आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसार सुनचाँदीका गरगहनाहरू तयार गरिन्छ साथमा पुराना गहना साटफेर तथा राशि अनुसारको पत्तर पनि उपलब्ध छ सम्पर्क हरे कृष्ण हरे राम सुनचाँदीको पसल रत्नगर दुई हाई स्कुल रोड चाँडी प्रोपाइटर कृष्ण ढकाल सम्झौता ढकाल फोन नम्बर शून्य छपन्न पाँच एकसठी दुई सय बिस मोबाइल अन्ठानब्बे चार चौन्न तेइस एक सय सोह्र र अन्ठानब्बे चार एकाउन्न अन्ठानब्बे पाँच सय तिरासी यतातिर छोडी छोडी नजानु है उता यतातिर छोडी छोडी नजानु है भर्खराको फेसनको पाइन्छ लुगा जुत्ता मनका मना मनका मना फ्यान्सी एक हजारमा हाई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 भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ आज साउन महिनाको पहिलो सोमबार यसै सम्बन्धी कुराकानी गर्न सक्नुहुन्छ र तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ र यति बेला भने हाम्रो राज्यले एउटा साङ्गीतिक आवाजलाई जोड्नुपर्छ भनेर इसारा गर्नुभएको छ र तपाईँ आउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौ र यति बेला भने हाम्रो राज्यले इसारा गर्नुभएको भएको छ फेरि एउटा साङ्गीतिक आवाजलाई जोड्नुपर्छ भनेर देउराले भन्छ पोखानी जाँदा पसिनाको थाल पसिना पुछ्ने जाले रुमा मैले साथी आको थकै मर्ने चौतारीमा मेरी उनी कान्छीसँग आजै भेट भएको हो हो हो deal गजलुको घेरो बनाई बदामी आँखामा मेरो नाम खोप्दै नै छे चौतारी ढुङ्गामा छहारीमा बसो बानी आज त्यतै गएको माया पनि आएको रहेछ सायद जुरेछ देउराले भन्छ बुक्काले जाँदा पसिनाको धारा पसिना पुछ्ने जाले रुमा मैले साथी आएको थकै मार्ने चौतारीमा निकै नै मिठो साङ्गीतिक आवाजपछि पुनः स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर इन्सुईमा तपाईँ यति बेला सुनिरहनु भएको छ प्रोग्राम जस्ट फर इन्सुई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहस त्यस्तै इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot एनपेबाट पनि विश्वको जुनसुकै कुनामा रहेर तपाईँ यति बेला सुनिरहनु भएको छ प्रोग्राम जस्ट फर एनसुई र हरेक दिन आउने गर्दछ प्रोग्राम जस्ट फर एनसुई आज यो सोमबारको बसाइ हुने तपाईँलाई साथ दिनको लागि म सुजिता छु र यति बेला हनै कोही मित्र आउनुभएको छ कहाँबाट आउनुहोस् उहाँलाई स्वागत गरौँ हेलो हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ पर्साबाट को भन्नुभयो हजुर लोस के भन्नुभयो लोड सेडिङ मेरो नाम लोड सेडिङ हजुर नाम कस्तो रहेछ त नि तपाईँको नाम त है लोड सेडिङ चाहिँ अनि पछाडि चाहिँ के पछाडि के श्रेष्ठ हो हजुर लोड सेडिङ श्रेष्ठ अनि खाना खानुभयो त ए खाना भयो दस पन्ध्र मिनट दस पन्ध्र मिनट आज साउन महिनाको पहिलो सोमबार बस्नु भएन व्रत ए म त व्रत नबस्ने खाले परेँ ए नप नबस्ने खालको पर्नुभयो ए अनि के छ तपाईँ के गर्नुहुन्छ लोड सेडिङजी मेरो पसल छ पसलमा पसल छ हजुर के को पसल कोल्ड स्टोर ए कतिको बिक्री भएको पसलमा कि राम्रो छ बिक्री छ चिसो आइसक्रिम हजुर अनि सुनाउनुहोस् अरू नयाँ नौलो खबर नयाँ नौलो खबर त अब यस्तै हो अब अरू खबर पनि यस्तै छ सबै ठिकै छ समग्रमा समग्रमा सबै ठिक छ है सबै ठिक छ घाम चर्किदियो भने राम्रै हुन्छ घाम चर्किरहेको छैन र चर्किदिम गरिरहेको छ कि पानी आउने घाम चर्किने भनेर च्यालेन्ज गर्नु खोजेको मौसमले ए भनेपछि तपाईँ चाहिँ घाम लागिरहोस् भन्ने चाहनुहुन्छ है गर्मी त बढिरहेको नि हिजो र आज होइन र हजुर गर्मी त बढिरहने हिजो आज त गर्मी त त्यही सैतिस अडतिस त्यस्तै पुगेछ हो त अनि त्यस्तो गर्मी पनि अझै गर्मी घाम लाग्दियो भन्ने चाहनुहुन्छ त त्यही बयालिस डिग्री पुगेछ अस्ति नै त्यस्तै भइदियोस् भनेको भएन दिदी किन गर्मी चाहनुहुन्छ तपाईँ गर्मी मनपर्छ हुन्छ तपाईँले तपाईँको आफन्तजनलाई सम्झना सन्देश दिन सक्नुहुन्छ लोड सेडिङ चाहिँ अब सम्झना पर्दा हाम्रो अर्बन एफएमलाई नै सम्झिनु पर्ला पहिला पहिला हजुर हाम्रो राजन गेल गुरुङ दादालाई हजुर अनि राज पौडेल दादालाई हजुर दिवस मगर दादालाई हजुर हाम्रो रामु दादा हुनुहुन्छ उहाँलाई हजुर अनि लक्ष्मण सापकोटा दादालाई अनि विष्णु श्रेष्ठ दादालाई हजुर अनि हाम्रो अनिता बहिनीलाई हजुर अनि हजुर प्रतिशा दिदीलाई अनि झोरोरा थाना दादालाई हजुर अनि हाम्रो के अरे तल काउन्टरमा बस्ने सुनिता सुवेदी बहिनी हुनुहुन्छ अनि हजुरको हजुर सबैजनालाई चिन्नु भएको रहेछ हाम्रो लोड सेडिङ श्रेष्ठ भनेर चिन्ने सम्पूर्णको लागि होइन त अनि लोड मेरो पर्सावासीलाई हजुरको नामै लोड सेडिङ कि पछि राख्नु भएको मेरो त विज्ञान श्रेष्ठ हो विज्ञान श्रेष्ठ अनि किन लोड सेडिङ राख्नु भएको त लोड सेडिङले यस्तो धोका दिइरहेको लोड सेडिङ भएर कि त्यही भएर ए खासमा नाम चाहिँ विज्ञान हजुर विज्ञान भएपछि त केही आविष्कार अब लोड सेडिङ त हटाउनु पर्यो नि त होइन अनुसार काम गरेर हजुर हजुर प्रोग्राम जस्ट फर इन्जोयमा आगामी दिनमा आउँदै गर्नु होला अहिले पनि हामी सुटिन्छौँ है त हजुर नमस्कार विज्ञान श्रेष्ठ हुनुहुन्थ्यो पर्साबाट लोड सेडिङ हुनुहुन्थ्यो निकै लामो कुराकानी भयो उहाँसँग भने हामी कार्यक्रम जसबाट एनसीको अन्त्यतिर आइसकेका छौँ भने हामी बिदा माग्नुपर्छ आज प्रोग्राम जसबाट एनसीमा ऋषि अधिकारी हुनुहुन्थ्यो भण्डाराबाट त्यसै पर्साबाट विज्ञान श्रेष्ठ लोड सेडिङ हुनुहुन्थ्यो उहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यस्तै रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहज इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णमा धेरै धेरै धन्यवाद दिन चाहन्छु र मेरो आवाज तपाईँको रेडियो शीर्षमा श्रोता समक्ष पुर्याउनको लागि प्राविधिक कक्षमा रहेर राशिले सहयोग गर्नुभयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आजको यो प्रोग्राम जस्ट फर इन्जोयबाट म सुजिता हमाल पनि बिदा हुन्छु नमस्कार 花でしょう आउनेमा माङ्गो रक्सी पी मातिएर हिँड्यो कति नाङ्गो उसमा हुँदै बेनी बजार कहिले धरन छापा कान्छी स्वास्नी बिहे गर्दा छोरो खाथ्यो नापा बाजेको सकियो ढुकुटी रक्सीसँग हे खानाले सुकुटी खुसीसँग खान लिसु छिल्यो माघी मागी कान्छी भट्टीबाट रात दिन